नमस्ते नमस्ते सबैजनालाई चाहिँ आज पनि भेट्नको लागि कार्यक्रम अर्पणको चौतारी लिएर हामी आइसकेका छौँ खै राजन नाति आज पनि ढिलो गरेका अब यो महिना पनि पानी पर्या परेछ त्यही भएर नि अलिक ढिलो भयो कि जाँदा नाति कतै गएको छन् खोइ ल म पनि आइसकेको छु अनि धेरै धेरै स्वागत अभिवादन छ तपाईँ सम्पूर्णलाई सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चको यो भिन्दै प्रस्तुति कार्यक्रम अर्पणको चौतारीमा ल आज पनि हामी तपाईँसँग आउँछौँ रमाइलो गर्छौँ रमाइलो कुराकानीको साथमा हामी उखान टुक्का पनि तपाईँलाई सोध्ने गर्छौँ हजुर हरेक आइतबारको एक बजेको अर्पण खबरपछि लगभग दुई बजेसम्म रहन्छौ कार्यक्रम अर्पणको चौतारीमा रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्च अनि इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कममा हामी आउनेछौँ अनि तपाईँ पनि आउन सक्नुहुन्छ सहभागिताको लागि दुईवटा बाटो छ हाम्रो यहाँ अर्पणको चौतारीसम्म चाहिँ आइपुग्नलाई दुईवटा बाटो चाहिँ के के हो बाबु भनिदिनु पऱ्यो ल हो यो दो बाटोलाई चाहिँ एउटै बाटो बनाउन तपाईँ हाम्रो बिचको दूरी घटाउनको लागि प्रविधि कक्षबाट प्राविधिक सहकर्मी साथी राज पनि तन पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको लाइनमा आउनुहोस् प्रत्यक्ष तपाईँ र हाम्रो कुराकानी हुनेछ अनि तपाईँलाई हामी एउटा उखान टुक्काको केही अंश सोध्नेछौँ र मिलाउनुहुने तपाईँ मध्ये एकजनालाई पुरस्कारको पनि व्यवस्था गरिएको छ पुरस्कार पाउनको लागि चाहिँ आउँदै सोधेको खान्छु कति फेरि तपाईँले मिलाउनु पर्छ पुरस्कारको व्यवस्था गरेको छ मनकामना फेन्सी स्टोर्स रत्नगर दुई हाई स्कुल रोड टाढीबाट पाउन सक्नुहुन्छ तपाईँले त्यहाँ पाउन सक्नुहुन्छ यदि तपाईँलाई चाहिँ बोर्डिङ स्कुलका जुत्ता चप्पल ब्याग साथसाथै रेडिमेड कपडाहरू पनि चाहिराखेको छ भने चाहिँ तपाईँले सम्झनै पर्ने नाम Manokamana fancy store telephone number र मोबाइल नम्बर पनि याद गर्नुहोला शून्य छप्पन्न पाँच बैसठी तिन सय सन्ताउन्न मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे यो नम्बरहरूमा चाहिँ तपाईँले कल गरेर विस्तृत जानकारी दिन सक्नुहुन्छ प्रोपाइटर चाहिँ को छ नि फेरि नाति र हाम्रै आत्मीय रमेश लोहानी हुनुहुन्छ उहाँबाट तपाईँले पुरस्कार पाउन सक्नुहुन्छ भट्टाभट टेलिफोन उठाउनुहोस् मोबाइल उठाउनुहोस् र थिच्नुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस अब यो असारको महिना पनि छ हेर नाति माना रोपेर कि मुरी फर्काउने कि भन्ने कि उखान पनि छ कि पहिला पहिलाको त्यही त हजुरबा हिजो हामीले रेडियो अर्पणबाट हाम्रा श्रोताहरूको माझमा गएर श्रोताहरूको खेत खेतमा गएर धान दिवसलाई मनाएका थियौँ त्यही हजुर पनि अहिले हेर स्कुल भरि घिमै हिरो आएर यस्तो पनि हुन्थ्यो भने तपाईँको पनि त टोपीभरि हिलो लागेको छ नि त्यो त्यो हिलो म पखालिदिन्छु हजुरबा दिनुहोस् भनेर भन्दा पनि त्यो टोपी दिनु भएन किन नखोल्नु भएको त्यो टोपी अहिलेसम्म अब त्यो टोपी नलगाएको हजुर आउने कि माया गरेर ल हुँदा तिम्रो टकाउँथ्यो अलिकति माया लगाइदिन्थ्यो है भनेर नि लगाइदियो हान्दाखेरि त्यो एउटा पखाल्नु हुँदैन माया पखाल्यो भने फेरि भएको थियो ठिकै छ नि त असार पन्ध्र गतेसम्म त राख्नुभयो आज सोह्र गते गइसक्यो धान दिवस हिजो थियो आज त पखालेको भए पनि त के फरक पर्थ्यो र अब चाहिँ म धुन सक्दिनँ है त्यो टोपी फेरि अब फेरि भर्खरै गएर के खेतमा गएर पानी लगाएर आन्त हो अनि त्यो अघिबाट अलिकति त्यो टाउको धनी टाउको फेरि पानी परेको त्यो गाह्रो लाग्यो नाति नाति आज नाति भने ढाडतिर पनि अलिअलि हिलो बाँकी नै छ हजुरबा कस्तो गरी खेल्नु भएको कस्तो चिप्लिनु भएको अनि चिप्लियो त भन्यो अब कालमा आँखा देख्दैन बाबु आलीमा हिँडेको चिप्लेर बन्डाङ्ग लडे त्यसो त वर्षा झरीले गर्दा आली त्यो हुन्छ नि मुहाने गराबाट बगिराखेको पानीले गर्दा त्यो आली खेत त्यसै त चिप्लो हुन्छ अनि बुढो मान्छेले लट्ठी टेकेर हिँड्नुपर्ने बेलाको मान्छे लट्ठी छोडेर ठिमठिम्टी परेर जानुभयो अनि नलडे त के अब के गर्ने आजकलको जमानाको ठिटा ठिठिरै काम गर्दैनन् अब कोटालो पनि आफैले बोकेको हातमा लठी बोक्ने त कुरो भएन अब <laughs> हाम्रो हजुरबा पनि तन्नेरी पल्टिनुहुन्छ अस्ति के डेन त्यो डेन्टल हस्पिटलमा लगेर दाँत हालिदिएको कपालमा कालो हालिदिएको लठी सट्टी फालेर अहिले यसै कुद्नुहुन्छ त्यही अब के गर्ने थाकिरह बाबु एकदम थाकिरह एकैछिन त्यो रेडियो अर्पण एक सय चार ठुलो पाँच गति लाउनुपर्छ त्यो रेडियो होइन रेडियो थोत्रो भए पनि एकदम राम्रो राम्रो गीत बज्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँचमा अहिले चाहिँ त्यसमा बजिराखेको छ हजुर मारे कान्छीले ध्रुव केसी अनि सुषमा श्रेष्ठको आवाजमा तयार हो नाच्नलाई तयार हो भने मैले बजाएँ रेडियो ल बटारेँ है त ल ल ल ल अब बटार्ने भनेको त्यो खै ब्याट्री सकिएको रहेछ कि क्या हो ब्याट्री अब लाइनबाटै बजाउँ लान्जेउडा बाबु र बजियो बजियो ल कान्छे ठिक थियो बजेको छ कि बजे होइन के गर्ने अलिकति गाह्रो थियो रेडियो बिग्रेको हो के हो तिम्रो बिग्रेको होइन यो ब्याट्री राम्रोसँग लागिराखेको छैन हतारमा गरिराखेको छ हुन्छ हजुर ल अब चाहिँ बज्यो तर कुन गीत बज्छ अब त्यहीँ सुनौँ है त ल ल ल हुन्छ ल माया की है रे सम फूल फूल केसरी खसाले रनना रे सम बोलते सरी कार्यक्रम अर्पणको चौतारीमा पहिलो साङ्गीतिक कोसेली हो नि रेशम नैना रेशम राख्यौँ तपाईँको माझमा तपाईँ पनि आउन सक्नुहुन्छ उखान टुक्काको खेल खेल्नको लागि रमाइलो कुराकानी गर्नको लागि र उखान टुक्का मिलाउनु हुने तपाईँ मध्ये एकजनालाई आकर्षक पुरस्कारको पनि व्यवस्था रहेको छ पुरस्कारको व्यवस्था गरेको छ हामीलाई मनकाउन हेन्सी स्टोरबाट हाम्रो नाता नातिनी चाहिँ आउनुपर्छ पुरस्कार जित्नको लागि मनकामना फेन्सी स्टोर्समा तपाईँले पाउन सक्नुहुन्छ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथै स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइनुका साथै Sky Shoes BF Deer Hill Shoes Makalu wear विभिन्न कोरियन तथा थाइल्यान्ड जुत्ता चप्पल पाइन्छ फेसन अनुसारको फेन्सी सामानहरू पाइने एकमात्र ठाउँ मनका पन्चान्न फेन्सी स्टोर रत्नगर दुई हाई स्कुल रोडमा रहेको छ सम्पर्कको लागि नम्बर पनि याद गर्नुहोला सम्पर्कको लागि फोन नम्बर रहेको छ जिरो छप्पन्न पाँच बैसठी तिन सय सन्ताउन्न अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे त्यसै गरी चाहिँ तपाईँले रमेश लोहनीलाई सम्झनु होला फाइटर रमेश लोहनी हजुर हजुर रमेश लोहनी हुनुहुन्छ फाइटर मनकामना फेन्सी स्टोर्सको विस्तृत जानकारीको लागि उहाँलाई सम्पर्क राख्नु पनि नभुल्नुहोला र तपाईँ पनि आउन सक्नुहुन्छ उखान टुक्काको रमाइलो खेल खेल्नको लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसलाई डायल गरेर कोही साथी आउनु भएको इसारा पनि पाइरहेका छौँ उहाँलाई स्वागत गर्नुपर्ने हुन्छ हजुरबा तपाईँले गर्ने कि मैले गर्ने हामी स्वागत भित्रै बोलाउनु पर्छ हेर को नाते हो कि नातिनी हो भित्रै आउनु भित्र ल भाग्यमानी भइस् कान्छा भाग्यमानी भइस मेरो पनि नमस्कार छ है तपाईँलाई हजुर नमस्कार हजुरलाई पनि आराम हुनुहुन्छ एकदम अहिलेसम्म ठाकै छ भन्नु पर्यो अनि हजुरबालाई अनि हजुर दाजुलाई के कस्तो होला ठिकै छ नाति अघि भर्खर खेतमा गएको टिप्दै त धन्ने सिकेको हजुर के मैले जोगाएँ नि मैले जोगाएँ चस्मा लान बिर्सिनु भयो कि के हो हेर पानीभित्र चस्मा लाउने नहुँदो रहेछ काम छ पानी सिमसिम पानी पर्दै थियो फेरि टिपेर लड्ल भन्ने डर भइरहेको थियो अलिकति आँखाले ठ्याउन गाह्रो पर्दा छ कुन चाहिँ नाति हो अरे साथी हजुर म मकवानपुर कागडेकबाट एक झास्टरबाट कृष्ण लामा ब्लोन एकल यात्री कृष्ण लामा ब्लोन एकल यात्री मकनपुरदेखि भन्नुभयो ल मेरो नै चिन्ने चिन्ने नै खोज्या हो अलिकति गाह्रो पऱ्यो कि आँखाले देख्दैन नाति के गर्ने यस्तै छ नाममा त एकल यात्री रहेछ अहिले त हामी तिनजना छौँ है फेरि यात्रा गर्दैछौँ तिनजना मिलेर एकदमै तिनजनै छ त्यही भएर खुसी लागिरहेछ कृष्णजी आराम हुनुहुन्छ नि है एकदम अहिलेसम्म ठिकै छ दाजु अनि हजुरलाई अनि हजुर दुईजनालाई एकदम ठिकै हामी तिनजनै ठिकै छौँ प्रविधिका राज अनि <laughs> हजुरबा अनि म राजन पनि ठिकै छौँ कार्यक्रम अर्पणको चौतारीमा आउनु भएको छ तपाईँको लागि एउटा उखान टुक्का छोडिहालौँ है हुन्छ दाजु ल मेरो नाति उखान टुक्का कतिको आउँछ जान्ने हुनुहुन्छ हाम्रो कृष्णजी जान्ने हुनुहुन्छ थोरै थोरै अब के गर्ने अहिलेको जमानाको मान्छेहरू अब नाता नाति सबै जान्ने छन् कि ट्यालेन्ट हुन्थ्यो के हुन्थ्यो ट्यालेन्टै हो हजुर ट्यालेन्ट हुन्छ आउँथ्यो त त पहिला फेरि अलिकति सोधौँ है त म पछाडिको भाग भन्छु नातिलाई नातिले चाहिँ अगाडिको भाग भन्नुपर्छ है फेरि ल म सुरु गर्छु स्यावा भन्दा ब्याज प्यारो अगाडिको भाग के होला हुन्छ हुन्छ हामी पछाडिको भाग भन्छौँ तपाईँले अगाडिको भाग भन्नुपर्ने हुन्छ है पछाडिको भाग रहेको छ सामा भन्दा ब्याज प्यारो अगाडिको भाग ब्याज प्यारो अगाडिको चाहिँ के होला भन्दा त्यहाँ अगाडिको के होला भनेपछि अगाडिको के होला के होला के होला के होला ल ट्याक्क भन्नु पर्छ नि त फेरि गाह्रो भएको हो एकदमै गाह्रो भयो एकदम सजिलो सजिलो लिएर आएका छौँ त हामीले उखान टुक्का मलाई त गाह्रै भयो गाह्रो पर्यो अर्को हप्ता चाहिँ टक्क मिलाउने गरेर आउनु आउनुपर्छ है नाति हुन्छ बिस्तारै है फेरि पानी नमस्ते ल ल नमस्ते मकनपुरबाट हुनुहुन्थ्यो कृष्ण लामा बुलन एकल यात्री भन्नुभएको थियो उहाँले उत्तर मिलाउन सक्नु भएन हजुरबा तपाईँ पनि आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसलाई डायल गरेर यो रमाइलो खेल उखान टुक्काको खेल हजुरबा अनि मसँग म तपाईँको दिलको साथी राजन दिल गुरुङसँग रमाइलो कुराकानी गर्नको लागि आउन सक्नुहुन्छ र आउँदै पनि हुनुहुन्छ इसारा मिलिरहेको छ एकजना कोही उखान खाने विद्वान आइसक्नु भएको छ भनेर उहाँलाई पनि स्वागत गर्नुपर्ने हुन्छ अब यो असारको बेला पनि थियो चिप्लो चिप्लो छ हेर अब टाढोको यात्रा गर्दै हुनुहुन्छ भने पनि छाता बोकेर हिँड्नु होला सुरक्षित हुन्छ अनि जोगिएर पनि हिँड्नु होला यता हिलो भएको छ उता हिलो भएको छ चिप्लेर लड्न सकिन्छ ल आइसक्नु भएको छ बोलाउनुहोस् त <laughs> बाटो चिप्लो छ भित्रै आउनुहोस् बिस्तारै बिस्तारै चौतारीमै आउनुहोस् ल ए हजुर नमस्कार नमस्कार कहाँदेखि बोल्नुभयो म भण्डाराबाट निरा मुक्तान के छ नातिनी खबर अब हाम्रो पनि ठिकै छ यो त राजा नाति पनि ठिकै छ मुसी मुसी हाँस्दैछ अब के गर्ने निराजीले मलाई हेला गर्नुभयो नि त चित्त पनि दुःख लाग्यो चित्त पनि दुखिरहेछ निराजी म पनि आरामै छु तपाईँ पनि आराम हुनुहुन्छ है अनि खाजा भयो त हामी पनि खान्छौँ अहिले भैँसी कराइराखेको छ भैँसीलाई खुवाएर अहिले एकछिनपछि के एक केही बेरपछि खान्छौँ हामी चाहिँ अनि अनि नातिनी घटी त सबै सन्चै हुनुहुन्थ्यो मलाई क्यारो होइन कार्यक्रममा आएको क्यारो यो त उखान्तेको त सोध्नै पर्ला राजा नाति अघि कृष्णजीलाई पनि हामीले उखान टुक्का त्यही सोधेको थियौँ अहिले त्यो नमिलेको खण्डले भएको भएर तपाईँलाई पनि त्यही सोध्नेछौँ है हुन्छ सामा भन्दा ब्याज प्यारो अगाडिको के होला सामा भन्दा प्यारो ओहो के भयो त हाम्रो कम्प्युटरले के भन्छ अब नातिनी एकदम ट्यालेन्ट ट्यालेन्टेड भयो है त एकैचोटिमा है अब फेरि नातिन फेरि कटिनु पर्छ नि अलिक जान्ने चाहिँ जान्ने जस्तो कम्प्युटरले पनि उताबाट हात उठाएर एकदम मिलेको छ भनेर भन्नुभएको छ ल हजुर ताली चाहिँ हामीले बजाइदिउँ ल ठ्याक्कै मिल्यो कति ढिलो छ भने हाम्रो कम्प्युटर निराजी ल है तपाईँले मिलाउनु भएको छ तपाईँहरू यसरी जो जोले मिलाउनुहुन्छ तपाईँहरू मध्ये एकजनालाई चाहिँ मनकामना फेन्सी स्टोर्सले आकर्षक पुरस्कारको व्यवस्था गरेको छ अहिले भने छुट्यौँ है त नातिनी एउटा नातिनी आउनु भएको थियो निजा मुक्तान हुने नातिनी हामी अब के गर्छौँ त आज ट्वाक्कै मिलाएर गइसक्नु भएको छ भण्डारबाट निरा मुक्तान तपाईँ पनि आउन सक्नुहुन्छ हामीसँग रमाइलो कुराकानी गर्न सक्नुहुन्छ अनि उखान टुक्काको खेलमा सहभागी भएर पुरस्कार जित्न सक्नुहुन्छ मनकामना फेन्सी स्टोर्सबाट पुरस्कार जित्नको लागि अनि हामीसँग रमाइलो कुराकानी गर्नको लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस डायल गरेर आउँदै गर्नुहोला यति बेला भने तपाईँको लागि एउटा गीत सुन्नु पर्छ गीत रहेको छ गीत गीत चाहिँ ध्रुव केसी र सुषमा श्रेष्ठको आवाजमा छ मारेनी यो पुरानो भएको हो कि पुरानो गीत मैले यो हाजिर आउनै फर्काउने रङका गीतहरू त्यही गीत ल अहिलेको तपाईँहरूको लागि है त यो सुरवटा नचिन झै जन छोटे से चोट लगाई दैना तहेरी बंदा मानती कपाल यो पुरानो भएको सुन त मलाई एकदम मन लाग्दा कि नाति अब के गर्ने रुनी होइन यति रमाइलो गीत छ तपाईँले कस्तो कुरा गर्नुहुन्छ आउटी गर्ने यो पहिलो पहिलो पुरानो कुरा सम्झिँदो रहेछ कि जात्रामा हात होइन डोरी हाल्ने टक्क तानेर <laughs> केही कुरा केही कुराको चाहिँ बडो याद आएर चाहिँ अहिले रुन मन लाग्छ है बुढेसकाल देखेर बुढेसकाल देखेर जवान जस्तो कोही साथी आउनु भएको छ चौतारा नजिकै आउनु भएको छ उहाँलाई भित्रै आउनुहोस् भित्र चप्पल चाहिँ बाहिर राख्नु चाहिँ फेरि हिलो हिलो भएको छ त है त्यही भएर कि <laughs> ठिकै छ आउनु भएको छ हजुर नमस्ते कहाँदेखिको बोल्नुभयो एन्जल एन्जल अन्जल होइन कि एन्जल एन्जल चाहिँ आराम हुनुहुन्छ हजुरबा पनि सन्चै म पनि सन्चै भाग्यवानी भई कान्छी नातिनी के छ खबर अब हजुर ठिकै छ नभन अघि खेतमा गएको हेर चिप्ले धनी खुसी गयो मन गराएको अलि अलि अग्लो थियो त्यहाँबाट चिप्लेर हजुर त खुद्रुके झन्डै अब रातो नातिले पानी बनाउनु त कान छोकुलोमा भनेको गुच्चो खेल्नु भनेर मैले भरेर आइसकेको थिएँ अनि त्यही चाहिँ अनि नपत्याएर फेरि जानुभएको थियो के अरे लड्नुभयो झन्न केही भएन एन्जलजी आउनु भएको छ कार्यक्रम अर्पणको चौतारीमा तपाईँको लागि पनि एउटा उखान टुक्का राखौँ है उखान टुक्का चाहिँ छ हाम्रो नातिनीलाई हामी अगाडिको भएको सोध्छौँ कि क्या हो हुन्छ अगाडिको भाग सोध्नु अगाडिको भाग चाहिँ म सोध्छु नातिन्ने पछाडिको चाहिँ नातिन्ने भन्नुपर्छ है हुन्छ हुन्छ म कोसिस गर्छु नि कोसिस नै राम्रो कुरो हो अगाडिको भाग छ चामल पैसा धानीलाई पछाडिको बाँकी भाग हाम्रो नातिनीलाई ल सही चामल पैसा धानीलाई बाँकी भाग हाम्रो नातिनीलाई अब पछाडिको भाग चाहिँ तपाईँले भन्नु पर्यो सुन्न चाहिँ सुनेको हो अलिकति मनमा आएको मुखमा नआएको हुन सक्छ कि कोही कोही बेलामा अब सजिलो त सजिलो के अरे ट्राई गर के भन्छ ट्राई भन्छ try try try try try again try again <laughs> यदि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 ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दिए नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता सुनचाँदीमा शुद्धता छोराको बिहेका लागि गरगहनाको जिम्मा लक्ष्मीलाई कपडाको जिम्मा मलाई तर भिडियो क्यामेराको जिम्मा कसलाई दिने होला Chaudhary photo and video mixing सेन्टरलाई Chaudhary photo and video mixing सेन्टरलाई हजुर हामी कहाँ शुभ विवाह व्रतबन्ध पार्टी पिकनिक जन्मदिन लगायत विविध समारोहमा स्तरीय video shooting offline online digital video mixing editing telefilm film बनाउनु परेमा हामी कहाँ सम्पर्क राख्नुहोस् सम्पर्क Chaudhary photo and video mixing centre खरिन चार पर्सा बजार चौबिस कोटी चोक चितवन एभरेस्ट ब्याङ्कको ठिक तल प्रोप्राइटर चित्रराज चौधरी सम्पर्क मोबाइल अन्ठानब्बे चार त्रिपन्न अठार दुई सय छ्यानब्बे अन्ठानब्बे एक सय बाह्र पचासी छ सय पचासी करिना तिम्रो कपालको लचकता देखेर मलाई पनि यस्तै बन्ने इच्छा जाग्यो अ मलाई पनि भन न यसको रहस्य ए रेस्मा तिमी पो एरिरेली ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा गएर तुरुन्त हेयर स्ट्रेट गर न हाम्रा सेवाहरू hair straight curly hair treatment highlight new डिजाइनका हेयर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 गर्न चाहन्छौँ कार्यक्रम अर्पणको चौतारीमा खै राजनाथे फेरि फेरि यो कत हिँड्छ कता यो बाटो केटी देख्नै हुनुहुन्न ल यही छु तपाईँको त्यो चस्माको पावर बिग्रेको छ कि क्या हो अनि हेरेको मान्छे नदेख्ने फेरि पनि आइसकेका छौँ रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहर्जबाट अनि इन्टरनेटलाई अनलाइनको W W W dot radio Arpan dot कमबाट एकैसाथ उपस्थित भइसकेका छौँ कार्यक्रम अर्पणको चौतारी लिएर कार्यक्रम अर्पणको चौतारीमा सहभागी हुनुहोस् उपहार जित्नुहोस् मनकामना फेन्सी स्टोर्सबाट अब मनोकामनी स्टोरले चाहिँ कार्यक्रममा सहयोग गरेर चाहिँ हामीलाई यस्तो आयतल गर्नुभएको थियो एकैछिन यो मनोकामनी फेन्सी स्टोर हो यो पनि बताइदिनुपर्छ कि त्यो बताउने तर यहाँ साथीहरू आइसक्नु भएको छ उहाँलाई सँगसँगै बताउनु पर्यो एकैचोटि बताउनु पर्यो त्यस्तो त्यो पनि हो मेरो साथी आउनु भएको जस्तै छ बोलाउनुहोस् त हजुर भए तपाईँले बोलाउँदा आउनुहुन्छ भित्रै आकाङ्क्षा हो कि कान्छी हो चिन्नै गाह्रो यो चस्माको पात अस्ति भएको थपेको फेरि गयो फेरि थप्नु पर्ने भयो भित्रै आकाङ्क्षा हो कि कान्छी हो आउनुहोस् ल भित्रै मान्ने मान्नु भएको छैन नि हजुरबा तपाईँ बोलाउँदा ए हजुर नमस्ते नमस्कार हो हजुर बोल्ने गाह्रो हजुर बढी ल भन्दा कानको पनि अब उपचार गर्नुपर्ने भयो जस्तो छ कहाँदेखि को बोल्नु भयो म वीरेन्द्रनगरबाट रामचन्द्र भुषाल रामचन्द्र भुषाल वीरेन्द्रनगरदेखि त्यो पल्लो घर काइमको छोरा हो कि क्या हो फेरि होइन र यो गुदेश कालाई के के हुन्छ के के हुन्छ ढिकिन्छ कि नाति रामचन्द्रजी आराम हुनुहुन्छ हजुर आरामै छ हजुरहरू हामी पनि सबैजना आरामै छौँ कार्यक्रम अर्पणको चौतारीमा आउनु भएको छ एउटा उखान टुक्का राखिहालौँ है त हजुर अघि नै पनि राखेका थियौँ फेरि तपाईँलाई राख्दैछौँ सुन्नुहोस् है ध्यान दिएर र हाम्रो नातिलाई चाहिँ अगाडि भाग अघि नै एकजना नातिलाई हामीले सोधेका थियौँ र कान्छालाई पनि फेरि है त नाति चामल पैसा धामीलाई पछाडिको भाग थिएँ हाम्रो नातिलाई बेथा रह्यो हामीलाई होला अब फेरि अब यो विचार गरेर भन्ने पर्थ्यो कि टक्क हो कि होइन टक्क पर्छ अब हो कि होइन त्यो टक्क लाग्यो भन्नु पर्यो नि त होला हो भने चामल पैसा धामीलाई पछाडिको भाग तपाईँलाई पछाडिको भाग के होला बेथा रह्यो हामीलाई त्यही होला चामल पैसा धामीलाई बेथा रह्यो हामीलाई हामीले सोचेको प्रश्न हजुर नातिलाई <laughs> अनि मिले कि मिलेन हजुर भनिदिनुहोस् त अब मैले भने नि रहेछ कि होइन कम्प्युटरको जमाना कम्प्युटर कम्प्युटर रिसाएको छ आज हामीले भन्यो एकदम मिलेको छ रामचन्द्रजी तपाईँले मिलाउनु भयो है ताली पनि पड्किसक्यो सहभागी पनि हुनुभयो आजलाई छुट्यौँ है त हवस् त नमस्ते नमस्कार वीरेन्द्रनगरबाट रामचन्द्र भूषाल हुनुहुन्थ्यो उहाँले पनि सही जवाब दिनुभएको छ सही जवाब मिलाउनु हुने मध्ये तपाईँले तपाईँ एकजनाले पाउन सक्नुहुन्छ मनकामना फेन्सी स्टोर रत्नगर दुई हाई स्कुल रोड टाढीबाट आकर्षक पुरस्कार र सम्पर्कको लागि शून्य छपन्न पाँच बैसठी तिन सय सन्ताउन्न अनि मोबाइल नम्बर पनि याद गर्नुहोला अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बेमा रमेश लोहनीज्यूलाई फोन सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नुहुन्छ अब भने अनि कार्यक्रमको अन्त अन्त चाहिँ आएका थियौँ हेर नाति फोन लाइन चाहिँ लिन भ्याउँदैन कि जस्तो छ अब नतिजा चाहिँ ल्याउनु पर्छ एकछिन पछि होला कान्छ हजुर अब हामी तपाईँलाई हामीसँग जोड्न सक्दैनौँ अब भने माग्नु पर्छ भनेर चाहिँ राजले पनि इसारा गरिराख्नु भएको छ त्योभन्दा अगाडि हामी एकैछिन छोटो भए पनि गीत सुनेर चाहिँ मनोरञ्जन दिने त्यति बेला चाहिँ हामी यो दुईजना मिलाउनु हुने मध्ये भण्डाराबाट निरा मुक्तानले मिलाउनु भएको थियो र अन्त्यमा आएर वीरेन्द्रनगरबाट रामचन्द्र भूषालले मिलाउनु भएको छ दुईजना मध्ये एकजनालाई मात्रै पुरस्कार दिन सकिन्छ गोला प्रथा बनाउँदै गरौँ हजुरबा त्यति पनि जेलसम्मको लागि चाहिँ यो भाका छोड्नु ल नाति ल एकैछिन सिजौँ है त ल सानो कसको आँगन कुरेर बस्यौले विमलराज छेत्री अनि विमा कुमारी दुराको आवाजमा तपाईँको लागि यो भाका पनि राख्यौँ आज मनकामना फेन्सी स्टोर्सले तपाईँलाई पुरस्कार व्यवस्था गरेको कार्यक्रम अर्पणको चौतारीको लगभग लगभग अन्त्यतिर आइसकेका छौँ होइन हजुरबा अब हामी अन्त अन्ततिर चाहिँ आएका थियौँ अब त्यो असारको बेला पनि छ बाहिर पानी पनि पर्न पर्न आँटे जस्तो पनि छ बाटो धन्न टन्न लागेको अब यो असारको महिनामा चाहिँ अलिक केयर गरी हिँड्नु होला बाटोघाटो चिउलो छ अब त्यो अहिलेको जमानाको केटाकेटीले चाहिँ बाइक पछाडि यत्रो टायर उठाउँछ कहाँ कुर्ने कहाँ कुर्ने अब मान्छे उडाउने भयो कि जस्तो डर हुन्छ त्यस्तो पानी नकुदाउनु होला राम्रोसँग चाहिँ गाडी अब मोटरसाइकलहरू छ भने चाहिँ राम्रोसँग चलाउ कान्छ कान्छी मेरो नाता नातिनी भन्छु ल हेर्नुहोस् त हजुरबालाई हाम्रो कत्रो चिन्ता छ तपाईँ हामी आफै जोगेर हिँड्नुपर्ने ठाउँमा अझै पनि हजुरबाले यसरी भनिराख्नु भएको छ हजुर आज हामीसँग प्रत्यक्ष कुराकानी गर्नुभयो तपाईँ मकनपुरबाट हुनुहुन्थ्यो कृष्ण लामा बुलोन यात्री त्यस्तै गरी भण्डाराबाट निरा मोक्तान हुनुहुन्थ्यो पर्साबाट एन्जलजी हुनुहुन्थ्यो त्यस्तै गरी वीरेन्द्रनगरबाट रामचन्द्र भुषालजी हुनुहुन्थ्यो उहाँहरूमध्ये भण्डाराबाट आउनुभएका निरा मुक्तानजीले सही उत्तर दिनुभएको थियो त्यस्तै गरी वीरेन्द्रनगरबाट आउनुहुने रामचन्द्र भूषालले पनि सही उत्तर दिनुभएको छ हजुरबाको हातमा गोला परिसकेको छ आज हामीलाई पुरस्कारको व्यवस्था गरेको छ आज मात्रै नभनौँ प्रत्येक हप्ता हामीसँग सहकार्य गर्छ पुरस्कारको व्यवस्था गरेको छ मनकामना फेन्सी स्टोर्स रत्नगर दुई हाई स्कुल रोड टाढीले जहाँ तपाईँ जहाँ तपाईँले पाउन सक्नुहुन्छ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथै स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर अनुसारका जुत्ता चप्पल उपलब्ध गराइने ठाउँ साथै स्काई सुज बिएफ डियर हे हिल मकालु फुट र विभिन्न कोरियन तथा थाइल्यान्ड जुत्ता चप्पल पनि पाउन सकिने एउटा ठाउँ राखेको छ भने सम्झनु पर्ने नाम मनोकामना फेन्सी स्टोर र फोन नम्बर पनि भन्दै जान्छ प्रोभाइडर हुनुहुन्छ रमेश लोहानी मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे शून्य छपन्न पाँच बैसठी तिन सय सन्ताउन्न चाहिँ फोन नम्बर रहेको छ विस्तृत जानकारीको लागि यो दुईवटा नम्बरमा सम्पर्क गरेर रमेश लोहानीसँग प्रत्यक्ष कुराकानी गरेर आफ्नो मनमा भएको अर्डर दिन सक्नुहुन्छ र आकर्षक रूपमा अब तपाईँले अब प्रस्तुत हुन सक्नुहुन्छ जुत्ता तपाईँ टन्नलाई लाउने होइन क्या फेरि अब खुट्टा चाहिँ टल्क टल्काउने खालको चाहिँ जुत्ता लाउनु परिरहेको छ भने चाहिँ समय सकिसक्यो भनेर चाहिँ राजले हाती भएको छ अब भने बिदा माग्नुपर्छ अब चारजना साथीहरू भएको थियो दुईजना मात्रै मेरो आँखा दुईजना मात्रै कसलाई कसलाई पर्यो भने चाहिँ ढुकढुक भएर होला मेरो नाता नातिनुलाई पर्दैन एकजनाले म हुन्छ कि अब यता म हुन्थ्यो भनेदेखि सन्जितहरू हुनु भएको र जो त्यो सिन्दै हुनुहुन्थ्यो भने हामी गौरव प्रथा गर्दैछौँ एक औधी नतिजा जो जो भए पनि तपाईँ हामीसँग रमाइलो कुराकानी भयो नि त सबैभन्दा ठुलो कुरो त यो हो अब नातिले सबै जान्थ्यो कि मेरोमा ज्ञानी छ कि ज्ञानी छ हजुरबाले सिकाउनु भएर त यतिको भएको छ नि अब के गर्नु ल अब छुट्याउनु पर्छ गोला मेरो हातमा नाति गोला खै गोला आँखा देख्दैन चस्मा अलिकति नजिक आज मिलाउनु भएको नातिले पनि हो नातिनाले पनि हो ल कुन चाहिँलाई कुन चाहिँ गोला चाहिँ तपाईँको हातमा छ पढिहाल्नुहोस् त वीरेन्द्रनगरबाट आउनु भएको थियो रामचन्द्र नाति रामचन्द्र हुसेल नातिलाई बधाई थियो उहाँ साह्रै भाग्यमानी पनि हुनुहुँदो रहेछ अन्त्यमा आउनुभयो उत्तर पनि मिलाउनु भयो र पुरस्कार पनि जित्नुभयो मनकामना फेन्सी स्टोर्सबाट हस् त आज भने तपाईँको माझबाट हामी पर्ने हुन्छ यति धन्यवाद कि त बाँकी नै छ नि सुन्नुहोस् न कुरो यतिन्जेलसम्म खोजे रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहरबाट र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमलाई लगन गरेर सुन्नुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद र हामी हामीसँग प्रत्यक्ष कुराकानीको लागि फोन सम्पर्कमा आउनुभयो मकनपुरबाट कृष्ण लामा भण्डारबाट निरम मोक्तान प्रसाबाट एन्जल वीरेन्द्रनगरबाट रामचन्द्र भूषाल उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद र फोन ट्राई गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि हृदयदेखि नै आभार प्रकट गर्दै आजको विजेता रामचन्द्र भूषाललाई बधाई अनि धन्यवाद हजुर हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याइदिनु हुने हाम्रा प्राविधिक प्राविधिक साथी राजलाई पनि हृदयदेखि आभार